W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट राष्ट्रपति डाक्टर यादव र मन्त्री परिषदका अध्यक्ष रेग्मेबीच भेटवार्ता अध्यक्ष छलात खनालको राजनैतिक प्रतिवेदनलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक जारी अख्तियार प्रमुखमा सिफारिस लोकमान सिंहको नाम फिर्ता लिएर पार्टीको इज्जत जोगाउन नेतृत्वलाई कंग्रेस नेता थापाको सुझाव कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको विरोधमा आज पनि विरोध प्रदर्शन फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच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 रेग्मीको निजी सचिवालयले जनाएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको साख जोगाउन नेतृत्वलाई सुझाव दिनुभएको छ नेपाल प्रेस युनियन दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा थापाले कार्कीको नियुक्ति संवैधानिक र नैतिक दुवै दृष्टिले अनुपयुक्त रहेकाले कंग्रेस एक्लैले भए पनि निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो उच्च स्तरीय राजनैतिक समितिको निर्णय सरकारले पनि मान्छु भनिरहेको र समितिको नेतृत्व पनि कंग्रेसले गरेको अवस्थामा निर्णय फिर्ता लिन उहाँले नेतृत्वलाई आग्रह गर्नुभयो शाहीकालीन मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको विरोधमा आज पनि विद्यार्थी संगठन प्रदर्शन गरेका छन् सरकारी क्याम्पस अगाडिका सड़कमा बिहान आठ बजेदेखि दस बजेसम्म सरकारी गाडी चल्न रोक लगाएको संघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो कार्कीलाई अख्तियार प्रमुख बनाउन जनआन्दोलनको मर्म र भावना विपरीत हुने भन्दै कंग्रेस र एमालेका विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् विद्यार्थी संघ संगठनले दिउँसो राष्ट्रपति डाक्टर रामरण यादवलाई भेटे गरेर कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नगर्न आग्रह गरे तयारी गरेका छन् त्यस्तै नागरिक समाजका अगुवाले कार्कीको रोक्न माग गर्दै दिउँसो राष्ट्रपति कार्यालय र एकीकृत माओवादीको कार्यालय पेर्स डाँडामा धरना दिँदैछन् यसैबीच नेपाल माले लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने निर्णयको विरोध गर्दै आज पूर्वी चितवनको रत्नगरमा एक घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ नेकपा माले नगर कमिटिले बिहान सात बजेदेखि आठ बजे बजेसम्म सडक अवरुद्ध गरेको हो कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेपछि चर्को आलोचना भइरहेको बेला नेकपा माले पनि विरोध स्वरूप एक घण्टा चक्का जाम गरेको माले रत्नगरका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो कार्की भ्रष्ट र प्रतिगमनका नायकी भन्दै संवैधानिक परिषदले अख्तियार प्रमुखमा नियुक्त गर्न सिफारिस गरेपछि चौतर्फी विरोध हुँदै आएको छ नेकपा एमाले अध्यक्ष झरनाथ खनालले राजनैतिक खनालको राजनैतिक प्रतिवेदनलाई आज अन्तिम रूप दिने भएको छ केन्द्रीय समितिका बैठकको एजेन्डा र अध्यक्ष खनालको राजनैतिक प्रतिवेदनलाई अन्तिम रूप दिन एमाले सचिवालयको बैठक जारी छ पार्टी कार्य बल्खुमा जारी बैठकमा भोलिदेखि शुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डा र जेठबाट शुरू गर्ने चुनावी अभियानका विषयमा छलफल हुनेछ नेकपा एमाले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका लागि यसअघि नै एजेन्डा तयार गरिसके पनि आज बस्ने सचिवालयको बैठकले अन्तिम रूप दिनेछ बैठक केबेरमा बस्ने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादी र नेपाली कंग्रेस बीच आज छलफल हुँदैछ समसामयिक राजनैतिक परिस्थितिमा कंग्रेस र एकीकृत माओवादी बीच छलफल हुन लागेको हो संविधान सभाको निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइ तथा अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीको सिफारिशपछि देखिएको विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ हिजो नै छलफल गर्ने भनेको भए पनि कंग्रेसले आज गर्ने भनेपछि आज छलफल हुन लागेको माओवादी अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो ए माओवादीको हिजो बसेको पदाधिकारी बैठकको निर्णय अनुसार एमालेसँग पनि छलफलको तयारी भइरहेको बताइएको छ चितवनमा गैराती भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा गैराती बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो दुर्घटनामा परि भण्डारा दुईका सडचालिस वर्षीय पूर्ण बेक र भण्डारा सातका पचास वर्षीय सुखराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय खैरेनले जनाएको छ यस्तै पूर्वी चितवनको खैरेनीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्दा पूर्वी चितवनको कठार आठ घर भएका अन्दाजे तीस वर्षका पछि दराईको पनि ज्यान गएको छ राति साढे दस बजीतिर दराई र सन्तोष लामा चढ़ेको ना एक्काइस प चार दुई चार आठ नम्बरको मोटरसाइकल खैरनी पाज सुर्तानामा ट्र्याक्टरमा ठोकिएको थियो घाइते भएका लामाको भरतपुरमा उपचार भइरहेको छ लगातारको बन्दको कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ भने सर्वसाधारणको दैनिकी दिनानुदिन ठप्प बन्न थालेको छ संघीय मुवान राज्य परिषदले आज चौथो दिन पनि पूर्व बन्द जारी राखेको छ धनकुटा तेह्रथुम र पाँचथरको सीमावर्ती गाविस बुधबारेमा गत शुक्रबार मतदाता नामावली संकलन भइरहेको समयमा विरोध प्रदर्शन गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै बन्दको आह्वान गरिएको हो ताप्लेजुङ पाँचथर इलाम झापा तेह्रथुम धनकुटा शङ्खुवा लगायत नौ जिल्लामा लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् शैक्षिक संस्था पसल कल कारखाना पनि ठप्प छन् उनीहरूले बन्दको क्रममा विभिन्न स्थानबाट पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्नुपर्ने मतदाता नामावली संकलन तत्काल रोक्नुपर्ने जस्ता पाँच बुद्धे माग राखेका छन् हिजो मात्रै बन्दको क्रममा विभिन्न जिल्लाबाट बाइसजना पक्राउ परेका छन् सुनको भाउ आज स्थिर रहेको छ नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन सोमबार मूल्यमा आज कारोबार भइरहेको छ मंगलबार आज छापावाला सुन तोलाको बाहन्न हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार पचास रुपियाँमा कारोबार भइरहेको छ सोमबार सुनको मूल्य दुई सय घटेर कारोबार भएको थियो चाँदीको मूल्य भने आज दस रुपियाँ घटेको छ बजारमा चाँदी तोलाको नौ सय कारोबार भइरहेको छ सोमबार स्थिर रहेको चाँदीको भाउ आज सामान्य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 फैलिएको बताइएको छ विस्फोट लगतै वरिपरिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनाथ गरेको मध्यम दूरीसम्म मार हान सक्ने मसुदन मिसाइल हटाएको हो गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनाथ गरेको थियो यसैको कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्तै बिग्रेको थियो यसको जवाबमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाको लागि भन्दै सो क्षेत्रमा मिसाइल थपार्नुको साथै बम विमानहरू समेत लगेको थियो जसको कारण कोरिया प्रायद्वीपमा युद्धको स्थिति बनेको थियो दक्षिण कोरिया जापान अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तरले परमाणु आक्रमण गर्न सक्ने त्रास समेत बढेको थियो अब खेल समाचार एएफसी प्रेसिडेन्ट कप फुटबल आजदेखि सुरु हुँदैछ प्रतियोगितामा नेपालका तर्फबाट थ्री स्टार क्लबले सहभागिता जनाउनेछ बेलुकी सभा छ बजे सुरु हुने खेलमा थ्री स्टार क्लब र बंगलादेशको अबहानी क्लबबीच प्रतिस्पर्धा हुनेछ आफ्नो टोली समयको बलियो टोली भएकाले जित आफ्नै पक्षमा हुने दावी थ्री स्टार क्लबका प्रशिक्षक प्रदीप हुमागाईको दावी छ यस्तै आज दिउँसो तीन बजेपछि हुने खेलमा ताइवान पावर कम्पनी र कम्बोडियाको एरसिम समूह भिड्नेछन् र एकीकृत नेकपा माओवादीले विश्व लिग डिभिजन थ्री क्रिकेटको उपाधि जित्ने नेपाली क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ एकीकृत नेकपा माओवादीले भोलि बेलुका आर्थिक सहमतिको सम्मान गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो भोलि साँझ पाँच बजे सम्मानको कार्यक्रम तय गरेको सापकोट सापकोटाले जानकारी दिनुभयो नेपाली टोली भोलि नै नेपाल फर्किँदैछ एकीकृत माओवादीले नेपाल क्रिकेट स्टेडियम बनाउने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ समाचारको प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक राष्ट्रपति डाक्टर यादव र मन्त्री परिषदका अध्यक्ष रेग्मीबीच भेटवार्ता अध्यक्ष झरनाथ खनालको राजनैतिक प्रतिवेदनलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक जारी अख्तियार प्रमुखमा सिफारिस लोकमान सिंहको नाम फिर्ता लिएर पार्टीको इज्जत जोगाउँदा नेतृत्वलाई कंग्रेस नेता थापाको सुझाव कार्यकला अख्तियार प्रमुखमा सिफारिश गरिएको प्रति आज पनि विरोध प्रदर्शन फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच पर्वतारोहीको ज्यान गयो उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटायो र एएफसी प्रेसिडेन्ट कप फुटबल आजदेखि काठमाडौँमा शुरू हुँदै विश्व लिग डिभिजन थ्री क्रिकेटको उपाधि जित्ने नेपाली क्रिकेट टोलीलाई ए नेकपा माओवादीले सम्मान गर्ने हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार